जारी भएको हुँदा यस जिल्लामा यही भाद्र सोह्र गतेमा भएको सर्वदलीय सर्वपक्षीय बैठकबाट यही असोज एक गतेदेखि प्लास्टिक झोलाको आयात निर्यात बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय भएको छ अत उक्त रोग लगाउने कार्य हुनु पूर्व उद्योगी व्यापारी प्रयोगकर्ताहरूले आफूसँग मौजदात रहेका प्लास्टिक झोलाहरूको उपयुक्त व्यवस्थापन गर्नुका साथै तिनको वैकल्पिक व्यवस्था समेत गरी डडेलधुरा जिल्लालाई स्वच्छ सफा र सुन्दर राख्न सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ डडेलधुरा उद्योग वाणिज्य संघ र अमरगढी नगरपालिका कार्यालय डडेलधुरा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र अनि म गणेश ठकुन्ना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले आफ्नो भारत भ्रमणबाट प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि वातावरण बनाएको दावी गर्नु भएको छ भारतको नयाँ दिल्लीबाट फर्किएका मन्त्री महतले विमानस्थलमा पत्रकारसित कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे आफूले भारतीय पक्षसँग कुराकानी गरेको जानकारी दिएका छन् प्रधानमन्त्री दाहालले आउँदो बिहिबार गर्ने भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुदेशीय आयोजना अघि बढ़ाउने उलाकी निर्माणको दोस्रो चरण शुरू गर्ने र ऊर्जा व्यापार सम्झौता अर्थात पीटीए कार्यान्वयन तहमा लैजाने बारे छलफल र सहमति हुने बताएका छन् भारतलाई कञ्चनपुरको दोधरा चाँदनी र कैलालीमा गरेर थप दुई नाका खोल्न प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको मन्त्री महतले बताएका छन् प्रधानमन्त्रीको भ्रमण कुनै नयाँ सन्धि सम्झौता गर्ने भन्दा पनि पुराना सन्धि सम्झौतालाई नै अघि बढ़ाउन केन्द्रित हुने परराष्ट्र मन्त्री महतले जानकारी दिएका छन् पञ्चेश्वरको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम अन्तिम चरणमा रहेको र यससँग जोडिएका पानी तथा बिजुलीका विषयमा प्रधानमन्त्रीको भेटवार्तामा छलफल गर्ने तयारी रहेको छ झण्डै दुई दशकसम्म निष्क्रिय आयोजना निर्माण गर्ने बारे दुई हजार एकात्तर साल साउन अठार गतेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदा विस्तृत छलफल भएको थियो संविधानसभा बैठकमा मोदीले छ महिनाभित्र संयुक्त डीपीआर तयार गरी एक वर्षभित्र निर्माण गर्ने उद्घोष गरेका थिए डीपीआर तयार गर्न दुवै पक्ष सक्रिय रहे पनि दुई वर्षसम्म यसले अन्तिम रूप पाएको छैन दुई हजार एकात्तर मंगिर दुई र तीनमा दिल्लीमा बसेको गवर्निङ बडीको पहिलो बैठकले दुवै देशले तयार गरेको डीपीआर अध्यावधिक गर्दै एउटै बनाउन भारतीय वापकोष लिमिटेडलाई दिने निर्णय गरेको थियो वापकोषले दुई हजार बहत्तर वैशाखमा डीपीआरको अन्तिम मस्यौदा बुझाउनुपर्ने तर झण्डै एक वर्षपछि अर्थात चैतमा मात्र पञ्चेश्वर विकास प्राधिकरणमा बुझाएको थियो कम्पनीले यसको लागत करिब पाँच खर्ब रूपियाँ अनुमान गरेको छ डीपीआर का विषयमा दुवै देशको राय सुझाव लिन सम्बन्धित मन्त्रालयमा पठाएकाले त्यसको प्रतिक्रिया नआएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र बहादुर गुरूङले जानकारी दिएका छन् ऊर्जा मन्त्रालयले असो दोस्रो सातासम्म डीपीआर बारे सुझाव पठाउने जानकारी गराए पनि भारतीय पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको गुरूङले बताएका छन् दुवै पक्षबाट समयमा राय सुझाव प्राप्त भए आगामी कार्तिकमा हुने गभर्निङ बडीको पाँचौं बैठकमा डीपीआरको अन्तिम प्रतिवेदन पेश गर्ने प्राधिकरणको तयारी छ स्थायी ड्याम रूपाली गाडमा बनाउँदा छ हजार चार सय अस्सी मेगावाट बिजुली उत्पादन हुने र त्यसभन्दा केही तल बन्ने रिरेगुलेटिङ ड्यामबाट थप दुई सय चालिस मेगावाट बिजुली उत्पादन हुने अध्ययनमा उल्लेख छ तर वापकोषले तयार गरेको डीपीआरको प्रारम्भिक मसौदामा आयोजनाको क्षमता करिब पाँच हजार निर्धारण गरेको छ क्षमताको विषय पूर्ण प्राविधिक भएकाले डीपीआर टुङ्गो लागेपछि यसमा थप छलफल गर्न सकिने पञ्चेश्वर बहुद्देश्य आयोजनाका प्रमुख नवीनराज सिंहले बताएका छन् पूर्णागिरीमा ड्याम बनाउँदा नेपालतर्फ बैतडीको धेरै खेतीयोग्य जमिन डुबानमा पर्ने हुँदा रूपाली गाडमै बनाउनुपर्ने ऊर्जा मन्त्रालयको जोड़ रहेको छ अविरल वर्षासँगै नदी तथा खोलामा आएको बाढ़ीका कारण कैलालीको विभिन्न स्थानका तटीय क्षेत्र बासिन्दाहरू डुबान तथा खेतीयोग्य जमिन कटानको उच्च जोखिममा परेका छन् कैलालीको लिकमा कान्दा कटैनी मोहना खुटिया लगायतको नदी तथा खोलामा बढेको पानीको बहावका कारण सो समस्या निम्ताएको हो यस्तै गै देखिएको वर्षासँगै आएको बाढ़ीका कारण दुईवटा खोला एकै ठाउँमा मिसिदा कैलालीको मसुरिया आठ एठा गाउँका दक्षिण भेगका स्थानीयहरूको विचल्ली भएको छ गाउँको पश्चिम गएर बग्ने सुरमा नदी र पूर्व भएर बग्ने कटैनी खोला एकै स्थानमा मिसिँदा पुरै टोल नै चारैतिरबाट नदी तथा खोलाले घेरिँदा सो क्षेत्रका तेह्र परिवारका सयौं मानिसहरू बिचौली मानिसहरूको विचल्ली भएको हो दुवै खोलाको बीचमा रहेको कच्ची बाडो वर्षेनी नदी कटानका कारण जाँदै सागुरो भई सोही कटान भएको स्थानमा पानीको सतह बढेसँगै दुवै खोला मिसिएको गाउँका भलमनसा सोनुराम चौधरीले बताउनुभयो साथै उहाँले कतैनी नदीमा निर्माण गरिएको तटबन्धन पनि जोखिममा परेको बताउनुभयो अविरल वर्षासँगै आएको बाढ़ीका कारण दुईवटा खोला एकैमा मिसिँदा एठा गाउँका दक्षिण भेगका दर्जन बढी परिवार समस्यामा परेका पीड़ित तथा स्थानीय प्रेम चौधरीले बताउनुभयो उक्त खोलाका कारण सो क्षेत्रको बाटो खोला बन्दा आवत जावत बन्द भएको छ भने एठा गाउँ दक्षिणी भेगका स्थानीयहरूलाई दैनिक उपभोग्य सामान किनबेच स्कूले विद्यार्थीहरूलाई विद्यार्थी विद्यालय जान आसपासका क्षेत्रमा काम विशेषले ओहोर दोहोर गर्नु पूर्ण रूपमा समस्या भएको वडा नागरिक मञ्चका संयोजक रमेश चौधरीले बताउनु भएको छ उता कैलालीको पहलमानपुर सिसैयामा पनि कान्दा नदीको उच्च कटानको समस्याका कारण स्थानीयहरू त्रसित भएका छन् वर्षेनी भइरहेको नदी कटानका कारण गाउँमा निर्माण गरिएको पशुपतिनाथ मन्दिर लगभग तीन मिटर र दुईवटा सामुदायिक भवनमा पनि नदी छेउमै रहेको र दिन प्रतिदिन कटान हुँदै गएको कारणले पूरै गाउँ नै सखाफ हुने चिन्तामा स्थानीयहरू परेका छन् सो क्षेत्रमा कान्दा नदीले स्थानीयहरूको दर्जनौं विघा खेतीयोग्य जमिन कटान गरिसकेको पहलमानपुर तीन सिसैयाका स्थानीय श्रवण कठरियाले बताउनुभयो साथै उहाँले कान्दा नदीको कटानको कारण पहलमानपुर लाल भोजी सड़क खण्ड पनि उच्च जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभयो यद्यपि पानी पर्ने क्रममा रोकेसँगै नदीहरूमा पानीको स्तर घट्दो क्रममा रहेको छ नदीमा पानीको स्तर घटेसँगै बाढ़ीबाट त्रसित बनेका स्थानीयहरूको जनजीवन सामान्य बन्दै गएको छ यसैबीच कैलालीको मसुरिया आठ ऐठा भएर बग्ने कटैना कटैनी खोलामा बगेर एक बालक बेपत्ता भएका छन् गैराती राति गैरातीदेखि लगातार परेको वर्षाका कारण खोलामा बढेको पानीमा पौडी खेल्ने क्रममा मसुरिया आठ ऐठाका जोखनलाल चौधरीका आठ वर्षीय छोरा अमृत चौधरी बगेर बेपत्ता भएका हुन् खोलामा तीन चारजना बालक पौडी खेलिरहेको अवस्थामा एक्कासी पानीको सतह बढेपछि अमृत बेपत्ता भएको र अन्य बालक भनी सकुशल रहेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक मदनराज जोशीले बताउनु भएको छ बेपत्ता बालकको स्थानीय तथा प्रहरी मिलेर खोजी कार्य गरिरहेको उहाँले जानकारी दिनुभएको छ यसैबीच सोमबार रातिदेखि लगातार परेको पानीका कारण बझाङको बाहुली खोलामा पानीको सतह बढेपछि स्थानीय बासिन्दा आउज जावत गर्न निर्माण गरिएको काठी पुल बन्द गरिएको छ खोलामा पानीको सतह बढेपछि स्थानीय बासिन्दालाई सदरमुकाम आवजावत गर्न कठिन भएको छ गएको सार एकतिस गते बाहुरी खोलामा आएको बाढ़ीले झोलङ्गी पुल बगाएपछि सदरमुकाम चैनपुर आवजावत गर्ने यस क्षेत्रका स्थानीय बासिन्दालाई शास्ति भएको थियो बाहुरी गाड पुल उपभोक्ता समितिको सक्रियतामा काठी पुलको वारीपारी तार जाली लगाई काठी पुल निर्माणको काम केही दिन अघि मात्र सकिएको थियो दौरा लिन जाँदा नदीको दोभानमा फँसेका कञ्चनपुरको देखतभोली गाविस छ तीनजनाको उद्धार गरिएको छ देखतभोली छमा मछेली नदी र बनहरा नदीको बीच दोभानमा थुनिएका देखतभोली छका तीस वर्षका प्रेम चौधरी पचास वर्षका साधु राणा र उहाँकी बुहारी उनातिस वर्षकी हरिदुलिया राणालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले झण्डै पाँच घण्टाको प्रयासपछि सोमबार बेलुका उद्धार गरिएको छ नदीले बगाएर ल्याएका दौरा संकलन गर्न गएका बेला एक्कासी नदीमा बाढ़ी आएपछि उनीहरू थुनिएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सुदाम रावलले जानकारी दिएका छन् इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावल र सशस्त्र प्रहरी बल शैलेश्वरी गढ़का प्रहरी निरीक्षक डबल बहादुर एडीको कमाण्डमा घटनास्थलमा पुगेको प्रहरी उद्धार टोलीले फसेकाको सकुशल उद्धार गरेको हो पहाड़ी जिल्लामा दुई दिनदेखि भइरहेको वर्षाले त्यहाँका नदी नालामा पानीको सतह बढ़ेको छ अत्तरिया धनगढ़ी सड़कमा प्रस्तावित मुस्लिम धार्मिक वनको भित्र रहेको ईदगाहको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गर्नु भएको छ ईदगाहको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले देश धर्मनिरपेक्षतामा गइसकेकाले सबै समुदायले आफ्ना चाडपर्वहरू मिलेर मनाउनु पर्नेमा जोड़ दिनु भएको छ उहाँले नेपाल बहुभाषा बहुधर्म बहुजातिको देश भएकाले सबै धर्मावलम्बीहरूले एकअर्काको धर्मको सम्मान गर्नुपर्ने बताउनुभयो सोही कार्यक्रममा बोल्दै मस्जिद मदरसा मुस्लिम सेवा समाज अत्तरिएका अध्यक्ष मोहम्मद नईमुद्दिन भाटले अत्तरियामा नेपालकै पहिलो मुस्लिम धार्मिक वन बन्नु सबैका लागि खुशीको कुरा भएको बताउनुभयो कैलालीको अत्तरिया बजार नजिकै रहेको रोजिने एण्ड टर्पेन्टाइन कम्पनीको गद्दी रहेको ठाउँमा झण्डै दुई पोइन्ट नौ हेक्टर क्षेत्रफलमा मुस्लिम समुदायलाई जिल्ला वन कार्यालय मार्फत सरकारले धार्मिक वनका लागि स्वीकृति दिएको हो दुई हजार चौसठी सालदेखि निरन्तर धार्मिक वनको माग गर्दै आएका मुस्लिम समुदायहरू यसअघि धार्मिक क्रियाकलापका लागि धनगढ़ी जाने गर्दथे अत्तरिया आसपासका क्षेत्रमा झण्डै तीन सयको हारारीमा मुस्लिम समुदाय बस्दै आएका छन् अत्तरियामा धार्मिक मुस्लिम वन भनेपछि केही स्थानीयहरूले भने मुस्लिम समुदायले मुस्लिमहरूको दाह संस्कार गर्ने स्थान बनाउने हुन् कि भन्ने आशंकामा विरोध समेत गर्दै आएका छन् मस्जिद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 दस हजार र बेस्ट प्लेयर नगद राशि रु तिन हजारका साथै प्रमाण पत्र र मेडल पनि प्रदान गरिनेछ टिम दर्ता शुल्क रु दुई हजार पाँच सय मात्र स्थान रुडीखेल तल्लो खलङ्गा डडेलधुरा अध्यक्ष भुवन भण्डारी श्री शिव मन्दिर व्यवस्थापन समिति डडेलधुरा सम्पर्क नम्बर अन्ठानब्बे शून्य नौ चौवालिस बाइस शून्य पाँच तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं भारतसँग सुदूरपश्चिमका थप दुई नाका खोल्न नेपालको प्रस्ताव प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुदेशीय आयोजना अघि बढ़ाइने अविरल वर्षासँगै कैलालीका विभिन्न क्षेत्र डुबान तथा खेतीयोग्य जमीन कटानको उच्च जोखिममा कैलालीमा खोलामा पौडी खेल्ने क्रममा बगेर एक बालक बेपत्ता कैलालीमा प्रस्तावित मुस्लिम धार्मिक वनभित्र रहेको ईदगाहको उद्घाटन लगायतका समाचार अब बाँकी प्रसंग दार्चुलाको खार गाविसमा होमस्टे निर्माणको रकम दुरूपयोग गरेको भन्दै अपिनाम्पा संरक्षण परिषदका सदस्य एवं खार गाउँ समिति अध्यक्ष विनोद सिंह बोहरा तीन महिनादेखि निलम्बनमा परेका छन् होमस्टे निर्माणको लागि लागेको रकम खर्च गरेर समितिलाई बुझाउन नसकेपछि अपिनाम्पा संरक्षण क्षेत्रले काम गर्न नपाउने गरी निलम्बन गरेको हो झण्डै डेढ वर्ष अघि होमस्टे निर्माणको लागि भोराले अपिनाम्पा संरक्षण क्षेत्रबाट तीन लाख पचास हजार रूपियाँ लगेका थिए यसअघि होमस्टे निर्माणको रकम व्यक्तिले दुरूपयोग गरेको समाचार प्रसारण भएपछि बोहराले दुई लाख रूपियाँ बुझाए पनि अझै एक लाख पचास हजार रूपियाँ बुझाउन बाँकी रहेको समितिले जनाएको छ अहिले समितिको काम कार्यवाही समितिका उपाध्यक्ष मानसिंह मन्यालले गरिरहनु भएको छ गाउँको रकममा समितिका अध्यक्ष बोहराले दुरूपयोग गरेको भन्दै स्थानले समेत पटक पटक अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा गुनासो गर्दै आएका छन् कञ्चनपुरको बेदकोट नगरपालिका एक पिपल थलामा रहेको गणेश निम्न माध्यमिक विद्यालयका शिक्षकलाई तलब खुवाउन गाउँमा चन्द संकलन गरिएको छ चारजना शिक्षक निजी स्रोतबाट राखिएकोले शिक्षकलाई तलब खुवाउन गाउँमा अभिभावकसँग चन्दा संकलन गरिएको हो विक्रम सम्बन्ध दुई हजार उनापचासमा स्थापना भएको विद्यालयमा हाल तीन सय सडसठी जना विद्यार्थी अध्ययनरत छन् दुईजना स्थायी शिक्षक र चारजना राहत शिक्षकले अध्यापन गराइरहेको भए पनि विद्यार्थीको चापले थप चारजना शिक्षक निजी स्रोतबाट राख्नु परेको गणेश निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति मल्लले जानकारी दिनुभयो चारजना शिक्षकका लागि मासिक चालिस हजार जुटाउनु पर्ने भएकोले तलब खुवाउन गाउँमा अभिभावकसँग चन्दा संकलन गर्दै आएको उहाँले बताउनुभयो दार्चुलामा चक्कु प्रहारबाट घाइते भएका एक युवकको मृत्यु भएको छ मृत्यु हुनेमा अपी नगरपालिका चारका बाइस वर्षीय गणेश कुँवर रहेका छन् चक्कु प्रहारबाट घाइते कुँवरको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसक्दा भारत रिफर गरिएको थियो कुँवरको थप उपचारका लागि भारत लैजाँदै गर्दा गैराती बाटोमै जान गएको बताइएको छ घाइतेको पेटमा गहिरो चोट लागेकाले लगातार रगत बगिरहेको थियो अभि नगरपालिका पाँच छापरीको कोटमा देउडा खेलिरहेका बेला सोमबार दुई बीच झडप भएको बताइएको छ चक्को प्रहार गर्ने समूहका तीनजनालाई प्रहरले पक्राउ गरेको छ पक्राउ पर्नेमा दार्चुला अपी नगरपालिका चार दहका सताइस वर्षीय धीरेन्द्र कुँवर सत्र वर्षीय रमेश कुँवर र सोही ठाउँकै सोह्र वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् पक्राउ परेका तीनैजना विरूद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने बताइएको छ वर्षेनी आग लागेका कारण जनधनको क्षति बेहोर्दै आएको पुनर्वास क्षेत्रमा पुनर्वास नगरपालिकाले बारूण यन्त्र अर्थात दमकल खरिद गरी ल्याएपछि नगरवासी हर्षित भएका छन् नगरपालिकाले खरिद गरेको दमकल आज पुनर्वासमा पुगेको छ नगरपालिकाले ल्याएको दमकलबाट यहाँका जनतालाई आग लागेका बेला मदत पुग्नुका साथै आसपासका अन्य जनता समेत यसबाट लाभान्वित हुने कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताउनुभयो भारतीय दूतावास भारतीय दूतावासद्वारा उपलब्ध गराएको दमकल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पुनर्वास नगरपालिकालाई प्राप्त भएको नगरपालिकाका कार्यकारी अधिकृत बुढाले बताउनुभयो दक्षिणी क्षेत्रमा पहिलोपटक दमकल पुगेपछि पुनर्वास मात्र नभई बेलौरी बेलडाँडी नगरपालिकाहरू तथा बाइसे बिचवा शंकरपुर गाविस लगायतका बासिन्दा हर्षित भएका छनृ बैतडीका कच्ची सड़कहरूमा चल्ने सवारी साधनहरूले मनोमानी तरिकाले भाडा असुल्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् ढोल्यामोड़देखि कोटिलासम्मको एक सय बीस रूपियाँ भाडा भए पनि सवारी चालकहरूले पाँच सय रूपियाँसम्म भाडा लिने गरेको यात्रुहरूको गुनासो रहेको छ यातायात व्यवसाय समितिले यसो सड़कमा वर्षातका कारण र रोड पर्मिट नभएका कारणले सवारी साधन नपठाउने भएकाले सवारी चालकहरूले भाडामा मोलमलाइ गर्ने गरेका हुन् वर्षातको समयमा कच्ची सड़कमा जोखिम मोलेर सवारी साधन सञ्चालन गर्नु परेकाले भाडा बढी लिने गरेको सवारी चालकहरूको तर्क रहेको छ ढोलामोडमै सवारी चालकहरूले यात्रुहरूसँग बार्गेनिङ गर्ने र त्यसपछि मात्रै सवारी साधन सञ्चालनमा ल्याउने गरेका छन् यता जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले भाडा बढी लिएको पाइएकोमा कानूनी कार्यवाही गर्ने बताउनु भएको छ कसैले बढी भाडा लिएमा प्रमाणसहित प्रहरी वा प्रशासनमा खबर गर्न उहाँले आग्रह गर्नु भएको छ तोकिएको दर भन्दा बढ़ी लिएको पाइएमा कड़ा कार्यवाही हुने उहाँले बताउनु भएको छ जिल्लाको यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि प्राविधिक समिति बनेको र समितिले यसै महिना आएको मसान्तसम्ममा प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो समितिको प्रतिवेदन अनुसार कच्ची सड़कमा अस्थायी रूट पर्मिट दिने प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनु भएको छ नेपाल टेलिकमले दार्चुलामा जिल्लाभरि नमस्ते फोन सेवा विस्तार गर्ने भएको छ जिल्लामा संचार सेवा प्रभावकारी हुन नसकेको बेला नमस्ते फोन सेवाका लागि सम्भाव्यता अध्ययन भएको हो नमस्ते टावर स्थापना गर्न वायरलेस सेवा निर्देशनालयको टोलीले सर्वेक्षण गरेको हो टेलिकमको टावर राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न वायरलेस सेवा निर्देशनालयका उप प्रबन्धक अनन्त प्रकाश मल्लिकको टोलीले दार्चुलाको विभिन्न स्थानको सर्वेक्षण गरी फर्किएको छ जस अनुसार दार्चुला सदरमुकाम खलंगा धाप दत्तुको उलेनी खण्डेश्वरी रानी शिखर तपोवन ग्वानीको आगर लगायतमा तत्काल सेवा सञ्चालन गर्ने गरी तयारी अघि बढेको नेपाल टेलिकम दार्चुलाका प्रमुख ललित चन्दले बताउनुभयो यसै गरी धुलीगाड खार राप्ला होतीको दामकोट शंकरपुर खार लगायतमा नमस्ते टावर राख्न सम्भाव्य अध्ययन हुने भएको छ जिल्लाभरि नमस्ते फोन सेवाको पहुँच पुर्याउने उद्देश्यले वायरलेस सेवा निर्देशनालयको टोलीले सम्भाव्यता अध्ययन गरी फर्किएको हो इन्टरनेटको पहुँच पुर्याउने उद्देश्यका साथ सबै ठाउँमा नमस्ते टेलिफोन टावर राख्ने तयारी गरिएको चन्दले बताउनुभयो यस्तै खलंगाको बंगा बगडमा समेत नमस्तेको टावर फेरि थप्ने तयारी गरिएको छ गाउँमा समेत नमस्तेको एजेएन अर्थात इन्टरनेट चलाउन सक्ने गरी सेवा विस्तार गर्ने तयारी भएको चन्दको भनाइ छ सकेसम्म दुई महिनाभित्रै टावर भएका ठाउँमा निर्माण कार्य शुरू हुनेछ अहिले तपोवन गाविसमा टेलिफोनको भवन निर्माणको काम शुरू भएको छ टेलिफोन नेपाल टेलिकम क्षेत्रीय कार्यालयको कार्यालयले भवन निर्माण कार्य शुरू गरेको चन्दले बताउनुभयो यसअघि जिल्लाको खलङ्गा छापरी गोकुलेश्वर हुनैनाथको एरिछाना शिखरको बलाज र बाल शिखरमा नमस्ते फोनको टावर सञ्चालनमा छ भने सिप्टी खण्डेश्वरी बाल शिखर उखुको कुचाकोट कचौला उलेनी ब्यास र खलङ्गामा स्काई फोनको टावर सेवा सञ्चालनमा रहेको छ प्रेस सेन्टर नेपाल डडेलधुराको आज सम्पन्न एकता जिल्ला सम्मेलनले करण ताम्राकारलाई अध्यक्षमा निर्वाचित गरेको छ सम्मेलनले ताम्राकारको अध्यक्षतामा तेह्र सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको हो सम्मेलनले उपाध्यक्षमा भक्तबहादुर विक सचिवमा सिद्धराज भट्ट कोषाध्यक्षमा जयन्ती पाण्ड्य सहसचिवमा यादव कैनीलाई निर्वाचित गरेको प्रेस सेन्टर डडेलधुराले जनाएको छ सेन्टरले अन्य सदस्यहरूको नामावली सार्वजनिक गरेको छैन प्रेस सेन्टर नेपाल डडेलधुराको एकता सम्मेलनका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य रामसिंह ठगुन्नाले जिल्लामा समग्र विकासको गतिलाई तीव्रता दिन पत्रकारहरूले राजनीतिक र सरकारी कार्यालयलाई दबाव दिनुपर्नेमा जोड़ दिनुभयो कैलालीको धनगढ़ी यातायात कार्यालयमा भदौ उन्तिस गतेसम्मका लागि सवारी चालक अनुमति पत्रका लागि फारम संकलन गरिँदैछ साथै सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगत्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले एक महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् सवारी तथा यातायात व्यवस्था एन दुई हजार गरिएको संशोधन प्रस्तावमा ट्रायल दिएको एक महिनामै फेरि ट्रायलका लागि आवेदन दिन सकिने उल्लेख छ ट्रायल फेल भएकाले अहिले नब्बे दिन अर्थात तीन महिनासम्म मौका पाउँदैनन् एनको संशोधन मस्यौदामा भने तीस दिनपछि नै ट्रायल दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ यसअघिको व्यवस्थाले धेरैलाई शास्ति भएको र अव्यावहारिक देखिएको भन्दै यातायात व्यवस्था विभागले यस्तो प्रस्ताव गरेको हो अब ठूलो सवारीको लाइसेन्सका लागि पच्चीस वर्ष उमेर पुगेको हुनुपर्नेछ मझौला तथा साना सवारीको लाइसेन्सका लागि अब एक्काइस वर्ष पुगेको हुनुपर्नेछ दुई पाङ्रे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 जोखिममा कैलालीमा खोलामा पौडी खेल्ने क्रममा बगेर एक बालक बेपत्ता कैलालीमा प्रस्ताव मुस्लिम धार्मिक वन भित्र रहेको ईदगाहको उद्घाटन होमस्टे निर्माणको रकम दुरूपयोग गरेको भन्दै संरक्षण परिषदका सदस्य निलम्बित कञ्चनपुरको एक विद्यालयमा शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा संकलन दार्चुलामा चक्कु प्रहारबाट घाइते भएको युवकको मृत्यु र बैतडीका कच्ची सड़कमा चल्ने सवारी साधनहरूले मनोमानी तरिकाले भाडा असुलले गरेको यात्रुहरूको गुनासो समाचार श्रवण भएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी दय बिदा हुन्छौ नमस्कार